अनौठो बेथा भएछ मेरो प्रेम कहानी अनौठो बेथा भएछ मेरो प्रेम कहानी नमनै म सजाउनै सके न कसैलाई सुनाउ मनैमा सजाउनै सके न कसैलाई Hospital. लैजाने नै तिमी मलाई भावनामा डुबाई डुबाई लैजाने नै तिमी मलाई बिर्से छैन तराजा कसले लग्यो सुन सुको डोली चढा अनुठो बेथा भएछ मेरो प्रेम कहानी अनुठो बेथा भएछ मेरो प्रेम कति भाका तिम्रा आफ्नै छन्ने यो मन आँखाका ती भाका तिम्रा आफ्नै छन्ने यो मन ओठका मुस्का पराएको सङ्गीत छ पराएको सँगै उपहार कस्तो

Oh. भएछ मेरो प्रिय